नमस्कार अनि धेरै धेरै स्वागत अभिवादन छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको कार्यक्रम लौ खानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा कार्यक्रम लौ खानुस गाउँ लिएर आज पनि उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट प्राविधिक साथी राज पौडेल र म तपाईँको गाउँ खाने कथाको साथी राजन दिलग्रो बजेको बाढी समाचार सुनिसक्नु भएको छ प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपालबाडी समाचारपछि लगभग चार बजेसम्म रहन्छौँ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्ज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमको प्रस्तुति कार्यक्रम लौखानुस गाउँमा कार्यक्रम लौखानुस गाउँमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्नेछौँ यस खेलमा हामी तपाईँलाई एउटा गाउँखाने कथा सोध्नेछौँ त्यसैले तपाईँको लागि हामीले दुईवटा बाटो खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यी दुईवटा बाटो हुँदै तपाईँ पनि आउनुहोस् अनि गाउँखाने कथाको उत्तर मिलाउनुहोस् उत्तर मिलाउनु हुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था बनिरहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगर को पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ पाउन सक्नुहुन्छ नोकिया सामसुङ कलर स्पाइस लाभर हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा वारेन्टी हातेघडी ग्यारेन्टी मोबाइल ब्याट्री पाउनुका साथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने वीरेन्द्रनगरको एकमात्र ठाउँ एमुन मोबाइल हाउस अन्य जानकारी तपाईँको मोबाइलमा केही समस्या छ भने शून्य छपन्न पाँच बयासी आठ सय एक र अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइसबाट फोन गरेर लिन सक्नुहुन्छ ल है हजुर एमुन मोबाइल हाउसबाट प्रदान गर्ने आकर्षक पुरस्कार जित्ने इच्छा छ भने फोन या मोबाइल उठाउनुहोस् थित्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यी दुईवटा बाटोलाई सम्हाल्नको लागि प्रविधि कक्षबाट राज पनि तम तयारी अवस्थामा हुनुहुन्छ भने तपाईँसँग तपाईँसँग कुरा गर्नको लागि रमाइलो कुरा गर्ने गर्न र गाउँ खाने कथाको खेल खेल्नको लागि म पनि आतुर छु यति बेला कोही साथी आइसक्नु भएको छ कार्यक्रम लौ खानु गाउँमा पहिलो सहभागी स्वरूप उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर नमस्कार खै गडबडी भइरहेको छ केही मिलेको छैन भन्ने इसारा पाइरहेको छु प्राविधिक साथी राजबाट फेरि पनि कोही साथी आउनुभएको छ उहाँसँग कुराकानी गर्ने प्रयासमा जुटेको छु भन्नुपर्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार हजुर नमस्ते नमस्ते आराम हुनुहुन्छ हेलो हजुर आराम हुनुहुन्छ कुराकानी हुन सकिराखेको छैन सायद नेटवर्कको कारणले गर्दा हुन सक्छ अथवा हाम्रै प्रविधि कक्षमा केही गडबडी भएर हुनसक्छ तपाईँको लागि हामीले गाउँखाने कथाको साथमा अरू गीतहरू पनि केही तिजका भाकाहरू लिएर आएका छौँ आज पहिलोपटक आज तपाईँको माझमा राख्दछु कार्यक्रमको सुरुवाती सङ्घ साङ्गीतिक कोसेली रहेको छ ठाउँका ठाउँ तेजस रेग्मी अनि सिलु भट्टराईको आवाज रहेको छ यसमा भिडियोमा हाम्रै रत्ननगरका केही साथीहरू मोडल पनि गर्दै हुनुहुन्छ जस्तै सस्तो फर्निचरबाट र मनकामना फेन्सी स्टोर्सबाट उहाँहरूको बारेमा यो गीत पछि भन्ने यति बेला भने तपाईँको लागि राख्दछु तेजस रेग्मी अनि सिलु भट्टराईको आवाजमा ठाउँका ठाउँ

ठाउँका ठाउँ ढल्ने जस्तो मलाई कति फिर्छ तेजेन्द्र रेग्मी सिलु भट्टराईको आवाजमा यसपालि दुई हजार सत्तरीको पहिलो भन्नुपर्छ रेडियो अर्पण एक सय चार थौलो पाँच मेगाहरूमा पहिलोपटक बज्दैछ ठाउँका ठाउँ निकै नै सुमधुर कर्णप्रिय आवाज र समय सापेक्ष रहेको तेजस रेग्मी अनि सिलु भट्टराईको आवाजको ठाउँका ठाउँमा हाम्रो मनकामना फेन्सी स्टोर्सका प्रोभाइडर रमेश लोहनी र सस्तो फर्निचर्सका प्रोभाइडर अनिल अधिकारीको निकै नै राम्रो भूमिका छ मोडलिङ गर्नुभएको छ थप आकर्षकको विषय भन्नुपर्छ उहाँहरू दुईजना युट्युबमा धेरै हेरिएको पाइएको छ ठाउँका ठाउँलाई तपाईँको माझमा राखिसकेको छु कार्यक्रम लौखानुस गाउँमा आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै कोही साथी आइसक्नु भएको इसारा पाइरहेको छु उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार नमस्कार आराम हुनुहुन्छ कहाँदेखि को बोल्दै हुनुहुन्छ म घर चाहिँ मेरो बहिनी हो तर हेट एउटा अनुष्का शर्मा अनुष्का शर्मा आज भोलि के गर्दै हुनुहुन्छ अनुष्काजी पढ्दै या एफएम सुन्दै कतिमा पढ्नु मामा घर आउनुभएको अनि कतिमा पढ्नुहुन्छ नि पाँचमा अनि कक्षामा चाहिँ कुन चाहिँ पोजिसनमा हुनुहुन्छ फर्स्ट सेकेन्ड थर्ड थर्ड हुनुहुन्छ फर्स्ट ओहो निकै खुसी लाग्यो तपाईँसँग कुराकानी हुँदा हो नि हुन्छ अनि खाजा खानुभयो कति बेला खाने त सिद्धेपछि मलाई पनि राखिदिनुहोस् है थोरै <laughs> आइहाल्छु नि ल त है कार्यक्रममा आउनुभएको छ तपाईँको लागि एउटा गाउँ खाने कथा राख्छु नि रमाइलो छ ध्यान दिएर सुन्नु होला है फनी दिन्छन् चाहिँदैन ज्याला तर पनि लखर्छन् ओहो कठै बरा के होला फेरि भन्नुहोस् त ओहो के भन्छ हाम्रो अनुष्काजी ताली पड्कियो नि ठ्याक्कै मिल्यो कति जान्ने है त्यसै फर्स्ट त कहाँ भइन्छ र क्लासमा है हुन्छ आजलाई भने छुट्टिन्छौँ है नमस्ते गर्न नपाउँदै छुट्टिसक्नु भएको छ अनुष्का शर्मा तैपनि नमस्कार जहाँलाई भैरियाबाट आउनुभएको थियो ट्याक्कै मिलाएर पनि जानुभएको छ तपाईँ पनि आउन सक्नुहुन्छ हेमुन मोबाइल हाउस वीरेन्द्रनगरले राखेको पुरस्कार जित्ने इच्छा चाहना छ भने उठाउनुहोस् आफ्नो मोबाइल अथवा टेलिफोन र डायल गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो हुँदै आउनुहोस् र रमाइलो कुराकानी हुने गर्दछ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जबाट सुनिराख्नु भएको कार्यक्रम लौखानुस गाउँमा यति बेला भने तपाईँको लागि एउटा भाका राख्दछु यो पनि तिजकै भाका छ केही वर्ष अगाडि बजिसकेको तिजको भाका हो तर पनि निकै कर्णप्रिय छ रामचन्द्र काप्ले अनि सिन्धु मल्लको आवाजमा यो भाका तपाईँको लागि

पर्यो भाइ नजिक भए जान्थे आफै साह्रै टाढा पर्यो भाइ सम्झना छ भनिदिनु है कान्छी सालेलाई सम्झना छ भनिदिनु है कान्छी सालेलाई सकिन भागला न बोला पिरे झै भइसक्यो वैशालीको पिरले जान दौरी जस्तै भइसक्यो माने ल्याउनु बहिनी दाइने उमेर भइसक्यो माने ल्याउनु बहिनी दाइने उमेर भइसक्यो लाग्छ बहिनीले आजैदेखि खान्नमा साली आउने भए रक्सी आजैदेखि खान्नमा धरो धर्म भट्टीतिर कहिले जान्नमा धरो धर्म भट्टीतिर कहिले जान्नमा धर्म मन गर्छ कि यस्तो जिम्मा लिएर धर्म मन गर्छु भाउजूलाई सबले भन्दा म धेरै माया गर्छु भाउजूलाई सबले भन्दा म धेरै मारे पापा पाले पुण्य जिम्मा भोमेरै मारे पापा पाले पुण्य जिम्मा भोमेरै बाबा पञ्चे बाजा बजाउला माग्दा दिए भने छिट्टै पञ्चे बाजा बजाउला दिनन् भने फकाएर छिट्टै फगाउला दिनन् भने फकाएर छिट्टै फगाउला राम्रो माग्नु जदा पक्कै पनि राम्रो केटा पक्कै पनि अर्पणमा सुन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 खुसी जीवन सुखी परिवार सुनौलो भविष्य र सुरक्षित बचतको लागि विश्वासिलो आधार एभरेस्ट ब्याङ्क लिमिटेड अब नारायणगढ हुँदै पूर्वी पनि एभरेस्ट ब्याङ्क लिमिटेडमा रु एक सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड सुत्थीमा लिनुहोस् ब्याङ्कका विशेषताहरू भारतमा दुःखले कमाएको पैसा पन्जाब नेसनल ब्याङ्क मार्फत सजिलै र सुरक्षित रूपमा तपाईँको आफ्नो खातामा जम्मा गर्न सकिने साथै संसार भरिबाट एभरेस्ट रेमिट मार्फत पठाएको रकम सजिलै भुक्तानी पाइने साथमा भारत पैसा पठाउन सकिने देशभरका एभरेस्ट ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ दरमा घर कर्जा शैक्षिक व्यवसायिक लगायत कृषि कर्जा अत्याधुनिक एसएमएस ब्याङ्किङ ई ब्याङ्किङ लकर सुविधा एवं मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क एभरेज ब्याङ्क लिमिटेड खैरोहनी चार पर्सा चौबिस कोटी चोक फोन शून्य छपन्न पाँच बयासी नौ सय साठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसीको वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटिआर 180 सीसी 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटिआर 160 सीसी साथमा स्कुटी प्लस सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी अय्या अय्या मरिनी आमा एक पटक सोध्न सक्थिन मार्छु यसलाई आज ए बिहे गर्न लागेको भाइलाई किन कुर्ता हियाई हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दि नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता यतातिर छोडी छोडी नजानु है उता यतातिर छोडी छोडी जानु है उता घर कुराको फेसनको पाइन्छ लुगा जोता मनका मना मनका मन फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा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 सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोभाइडर रमेश लोहानी हाई स्कुल टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम लौ खानुहोस् गाउँ फेरि पनि धेरै धेरै स्वागत गर्छु यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रम लौ खानुस गाउँमा कार्यक्रम लौ खानुस गाउँमा फेरि पनि हामी जुटिसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ प्राविधिक साथी राज पौडेल म छु तपाईँको गाउँखाने कथाको साथी राजन देल गुरुङ तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार आराम हुनुहुन्छ कहाँदेखि को बोल्दै हुनुहुन्छ गङ्गाजी कहाँदेखि होला हेटौँडाबाट केही बेर अगाडि अनुष्काजी पनि हेटौँडैबाट आउनुभएको थियो म मामा गएर गएको छु भन्दै हुनुहुन्थ्यो अनि खासा खानुभयो कि सँगसँगै हो चिन्नुहुन्छ अनुष्काजीलाई हुन्छ तपाईँको लागि एउटा गाउँखाने कथा राख्छु है त सजिलो छ अलिकता ध्यान दिनु होला है कालो दुलोमा बासो बस्छ रातो पानी खान्छ आइपरेको बेला यसले ज्यानै समेत लिन्छ के होला कालो दुलोमा बासो बस्छ रातो पानी खान्छ आइपरेको बेला यसले ज्यानै समेत लिन्छ के होला <laughs> हजुर खुकुरी हाम्रो कम्प्युटरले के भन्छ है त एकचोटि विचार गरौँ सही जवाफ ताली पड्कियो नि त <laughs> ठ्याक्कै मिलेछ है हुन्छ नमस्ते छुट्यौँ है गङ्गाजी आउनुभएको थियो हेटौँडाबाट उहाँले पनि ठ्याक्कै मिलाउनु भएको छ राजले इसारा गरिराख्नु भएको छ अब भने हामीसँग टाइम कम छ अब बिदा माग्नुपर्ने हुन्छ भनेर भन्नुभएको छ आज हामीले धेरै फोन लिन सकेनौँ आज केही नेटवर्कमा गडबडी भएको अथवा हाम्रो यहाँ कन्ट्रोल रुममा गडबडी भएको पनि हुनसक्छ त्यसैले गर्दा हामी धेरैजना साथीसँग कुराकानी गर्न सकेनौँ जतिजनासँग कुरा भयो उहाँहरू दुवैजनाले चाहिँ मिलाउनु भएको छ बहिराबाट बैरियाबाट आउनुभएको थियो अनुष्का शर्मा अहिले चाहिँ हेटौडामा छु भनेर भन्नुभएको थियो गङ्गा आउनुभएको थियो भर्खरै हेटौडामै हुनुहुन्छ उहाँ पनि उहाँले पनि ठ्याक्कै मिलाउनु भएको छ अनुष्का शर्माले पनि मिलाउनु भएको छ उहाँहरू दुईजना मध्ये एकजनालाई पुरस्कारको व्यवस्था गरेको छ एमुन मोबाइल हाउसले जुन वीरेन्द्रनगरमा रहेको छ तपाईँ त्यहाँ पाउन सक्नुहुन्छ नोकिया स्यामसुङ कलर स्पाइस लाभा र चाइनिज मोबाइल सबै खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत गर्न पाउन सक्नुहुन्छ त्यहाँ साथमा वारेन्टी हाते घडी ग्यारेन्टी मोबाइल ब्याट्री पाउनुका साथै एनटिसी एनसिएल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने राजेन्द्रनगरको एकमात्र ठाउँ एमुन मोबाइल हाउस अन्य जानकारीको लागि भने शून्य सपन्न पाँच बयासी आठ सय एक र अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइसबाट लिन सक्नुहुन्छ एमुन मोबाइल हाउसले प्रदान गरेको पुरस्कार दुईजनामध्ये एकजनालाई दिनुपर्ने हुन्छ गोला बनाउनको लागि म राजलाई जिम्मा दिन्छु त्यतिन्जेलसम्मको लागि भने एउटा फेरि तिजकै भाका राख्दछु यो पनि बिल्कुलै नयाँ भाका हो यति बेला फेरि राख्दछु तेजस रेग्मी अनि सिलु भट्टराईकै आवाजमा रहेको घुम्पा गुम गुम तबल भइसक्यो लाली जोगन गइसक्यो कर्म कर्म मान्दछु सोलप भन्न जान्दछु जय गणेश जय गणेश पाकुमकुम तेजस रेग्मे अनि सिलु भट्टराईको यो कर्णप्रिय तिज भाका राखे दुई हजार सत्तरीको नयाँ भाका हो यो अब भने तपाईँको माझबाट छुट्टिनु पर्ने बेला भइसकेको छ दुईजना साथीमध्ये एकजनालाई विजेता गराउनु पर्ने हुन्छ हातमा गोला परिसकेको छ राजले दिइसक्नु भएको छ मेरो हातमा गोला परेको छ आज बैरियाबाट आउनुभएका अनुष्का शर्मा अनुष्का शर्मा तपाईँलाई धेरै धेरै बधाई छ कम्प्युटरले पनि कङ्ग्रेचुलेसन भनिसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण ब्लग स्पट डट कम र रेडियो अर्पण डट कमबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा धन्यवाद फोन गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद र फोन ट्राई गर्नुहुने साथीहरूलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु र प्रविधि कक्षबाट यतिन्जेलसम्म यो आवाजको दुनियाँमा मेरो आवाज तपाईँ समक्ष पुर्याइदिन सहयोग गर्ने प्राविधिक साथी राज पौडेलप्रति पनि निकै आभार छु र रोजगारको व्यवस्था गरिदिनु हुने एमुन मोबाइल हाउस विरेन्द्रनगर चितौनलाई पनि हृदयदेखि नै धन्यवाद र आभार प्रकट गर्दै म तपाईँको गाउँखाने कथाको साथी कार्यक्रम लौखानुस गाउँबाट आजको यो भागबाट बिदा हुन्छु यो भाका राख्दा राख्दै हवस् त नमस्कार तपाईँको भाग बल शुभ 叫你。 赶着车，马儿快，赶着车，马儿快。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 नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शैलेन्द्र पोखरेल प्रत्येक शनिबार बाह्र बजे बाल रोग विशेषज्ञ डाक्टर युवा निधि